नमस्कार तथा स्वागत अभिवादन रेडियो पत्रिका ओजेलका खबरमा खबरमा छु म प्रेम सुनार श्रोता ओजेलका खबर सामुदायिक रेडियो स्काईमा उत्पादन भई हरेक सोमबार साँझ सात बजेदेखि रेडियो गुल्मीबाट प्रसारण हुने गर्दछ त्यस्तै मङ्गलबार साँझ सभा सात बजे रेडियो रुरु श्रृङ्गा रेडियो रिपब्लिक बुटबल नयाँ एफएम अर्घाखाँची र मङ्गलबारकै दिन साँझ आठ बजे सामुदायिक रेडियो ढोरपाटन बागलुङबाट पनि प्रसारण हुने गर्दछ त्यस्तै online media Gulmi news dot com Gulmi today dot com Gulmi times dot com हाम्रो गुल्मी न्युज अर्घाँची अनलाइन बुटोल अनलाइनमा पनि पनि ओजेलका खबर चौबिसै घन्टा सुन्न सकिनेछ ओजेलका खबरको प्रधान विषय अनियमित भ्रष्टाचार समाजको विकृति विसङ्गति ओजेलमा परेका स्थान र व्यक्ति हाम्रो मौलिक संस्कृतिका अलावा समाजका विविध गतिविधि समेत उठाउने कार्यक्रम हो हाम्रो यही यात्राको आज हामी एक सय पचासौँ श्रृङ्खलामा छौँ आज हामी प्रस्तुत गर्नेछौँ दलित समुदाय विशेष श्रृङ्खला जसमा गुल्मीको पिपलधारा गाविस जुम्लादी गाउँका दलितहरूमा आएको परिवर्तन सम्बन्धी स्थलगत रिपोर्ट प्रस्तुत गर्नेछौँ भने नियमित स्तम्भ जीवनको गोरेटोमा पनि दलित समुदाय र गैर दलित समुदाय बिचको अन्तर्जातीय विवाहलाई पनि समाजले पचाउँदै जान थालेको सम्बन्धी खबरलाई गीती कथाका रूपमा प्रस्तुत गर्नेछौँ छौँ तबको पौनी एक घन्टा हामीसँगै रहनुहोला यस ओझेलका खबरका प्रायोजक new Maitri restaurant and bar अब थप व्यवस्थापनका साथ तपाईँको सेवामा समर्पित हजुर स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल स्वच्छ सफा स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् new Maitri restaurant and bar Lakuri मञ्च तम्घास गुल्मी प्रोप्राइटर अर्जुन पाण्डे सम्पर्क नम्बर अन्ठानब्बे चार बहत्तर सत्ताइस आठ सय चौहत्तर ओजेलका खबरको साथमा अर्घखाँची होटल एन्ड लज हामी कहाँ आरामदायी बासका साथै सफा स्वच्छ खाना तथा तन्दुरी आइटमको स्वादमा तपाईँको चाहना अनुसारको हरेक परिकार उपलब्ध छ तन्दुरी रोटी दाल फ्राई मटन ग्रेभी सफा स्वादिष्ट भोजन खाजा नास्ता एवं विविध तन्दुरी आइटममा बेग्लै पहिचान बनाउन सफल हजुर अर्घखाँची होटल एन्ड लज तमगासको पुतली बजार फिल्म हल अगाडि फोन शून्य उनासी पाँच बिस दुई सय पच्चिस याद गर्नुहोस् हाम्रो शाखा पसल अर्घखाँची जी पार्कमा पनि रहेको छ सञ्चालक द्वे लालमणि आचार्य अन्ठानब्बे चार एकात्तर छैसठी दुई सय पच्चिस र छविलाल गिरी सन्तानब्बे चार सत्तरी शून्य पैँसठी पच्चिस यस ओझेलका खबरको साथमा आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी नयाँ वर्ष दुई हजार सत्तरीको आगमन सँगै सुनमा शुद्धता व्यवहारमा विश्वसनीयता समयमा गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता आवास गहना गृह हाम्रा विशेषताहरू आकर्षक डिजाइनका तयारी गहनाहरू पाउनुका साथै अर्डर अनुसारका सुनसादीका गहनाहरू ग्यारेन्टीका साथ बनाइन्छ त्यस्तै पुराना गहना साथी नयाँ गहना लिनु परेमा सुनसादी खरिद बिक्री गर्नु परेमा एवं राशिका पत्थर जडित औटीहरू चाहिएमा सबै सेवा हामी तपाईँलाई उपलब्ध गराउँछौँ सम्पर्क आवास गहनागृह तमगस एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनासत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक प्रोफराइटर धर्म विश्वकर्मा सर्वप्रथम सुनौ श्रोता प्रतिक्रिया हजुर नमस्कार मेरो नाम रामप्रसाद ग्याउली भारतीय वायु सेनाको भुपू घर मेरो गुल्मी नायगाउँ वार्ड नम्बर चार तपाईँले सधैँ ओजेल खबर सुनेर हरेक सोमबार र पुनः प्रसारण हुने बेलासम्म तपाईँले फोन गर्नुहुन्छ कस्तो लाग्छ तपाईँलाई मलाई असाध्यै मनपर्छ खाना लागेको बेला पनि यो ओजेलको खबर आयो भने खाना छोडेर आए पनि यो ओजेलको खबर नसुनिकन खाना छोडेरै आउँछु तर ओजेलको खबर सुनिसकेपछि बल्ल मैले खाना खान्छु तपाईँ भन्दै हुनुहुन्थ्यो फोनमा म दिवाना हुँ ओजेल खबर के भन्दै हुनुहुन्थ्यो ओजेलको खबरको दिमाना हुँ सुन्नको लागि चाहिँ हिरोइनको पछि हिरो दिमाना हुन्छ उस्तै म अब एक्चुली भनौँ ओजेलको खबरलाई हिरो नि सम्झेर <laughs> म हिरो भनेर उसको रोल गरेर मतलब खाना पनि छोडिदिएर ओजेलको खबर पनि खान्न भनेपछि सेती फुल्नु भएको रहेछ दिवाना चाहिँ हुनुहुन्छ हुन्छु भारतीय वायुसेनाको एउटा पेन्सनर अनि उमेरको पाएको व्यक्तिले तपाईँ जस्ता धेरै वृद्ध वृद्ध बालबालिकाहरूले पनि ओजेल खबर सुनेर जुन मन पराएर जुन प्रोत्साहित गर्नु भएको छ त्यही अनुसारै हामी हामी अगाडि बढ्दैछौँ धन्यवाद सुन्दै जानुहोला र सुझाव सल्लाह दिँदै जानुहोला धन्यवाद हस् श्रोता कुनै समय सरसफाइ र सभ्यताको दृष्टिले ग्रामीण क्षेत्रका दलित र गैर दलित बस्ती छुटाउन सक्ने अवस्था थियो तर अहिले घर सरसफाइ व्यक्तिको सभ्यताले को दलित को गैर दलित भनेर छुट्याउन नसक्ने भइसकेको छ त्यसमा पनि गुल्मीको पिपलधारा गाविस वडा नम्बर छ स्थित एकादा बाहेक पुरै दलित समुदाय रहेको जुम्लादी गाउँ जिल्लाकै नमुना दलित बस्तीका रूपमा त्यहाँका गैर दलितहरूले समेत प्रशंसा गर्ने गरेका छन् अत त्यो गाउँमा त्यो परिवर्तन कसरी आयो त कारण शिक्षा र वैदेशिक रोजगार रहेको छ सुनौ त्यसै जुम्लादी गाउँमा पुगेर तयार पारिएको यो स्थलगत रिपोर्ट हजुरको नाम के भन्नु भेषबहादुर जीसीजी तपाईँ त अठहत्तर वर्षको हुनुभयो पहिला त यो क्षेत्री बाहुन यहाँ निकै सरसफाई हुन्थ्यो र अहिले पनि छ अहिले कसको सफा जस्तो लाग्छ पहिलाको तुलनामा अलिकति सोच्दाखेरि मैले अहिले दलित बस्ती कस्तो छ भनेर सोधेको पहिला तुलनामा पहिला तुलना भन्दा अहिले त धेरै बढ्यो के थियो पहिला कस्तो थियो पहिला त अब तिनीका घर जाँदाखेरि नाक सपेर जानु पर्थ्यो अहिले तिनीका घर खाँदाखेरि मकै भट्ट भुटेर गोजाएर राखेर खाँदाखेरि भुइँमा कसै पनि टिपेर खायो हुन्छ त्यस्तो सफा बनाइसक्यो त्यस्तो सफा भइसक्यो केटी पनि पहिला पहिला त बुढापाका घिन लाग्दो हुँदो लाग्दा थियो अहिले त केटाकेटी सबै एकै बाहुन के छेत्री के अब चिन्न पनि चिनिँदैन र कोही फरक छैन चिन्ने कुरा छैन भनेपछि एउटा मान्छेको सुगर सफाइ र सभ्यताले पनि मान्छेलाई घिडा हुँदो रहन्छ हो सफाले हुने सबभन्दा सबै चाहिन्छ अहिले त एकनाश लाग्छ केही अन्तर लाग्दैन लाग्दैन एकनाश सरसफाइमा धेरै अगाडि गए सभ्यतामा गए शिक्षामा गए आर्थिक रूपले पनि भए बढिसक्यो धेरै बढी धेरै राम्रो भयो अहिले अघि भन्दा त धेरै कहाँ गयो कहाँ हस् हस् अब यहाँ त बढ्दै जाला हजुर हजुर यो गणेश माध्यमिक विद्यालय पिपलधाराका अध्यक्ष राम प्रसाद खनालज्यू यो पिपलधारामा यति धेरै जात जातिहरू बस्नुहुन्छ नौवटा वार्ड मध्ये पिपलधाराको वडा नम्बर छ जुम्ला आदि दलित बस्ती पुरी दलित बस्ती झन्डै नब्बे घरधुरी भन्दा बढी हुनुहुन्छ होइन मैले पनि देखिहालेँ यहाँनिर यो दलित बस्ती निकै सफा छ भन्छ नि के पाउनुहुन्छ तपाईँले हो यो अरू वडाको हकमा सर्वप्रथम त शिक्षाको स्तर पनि केही राम्रो सुधारिँदै गएको कारणले गर्दाखेरि सुधारेको सफा स्वच्छ वातावरण पनि निकै छ बालबालिकाको अनुशासन सभ्यता पनि राम्रो छ भन्छ नि हो त्यहाँका विद्यार्थीहरू लगभग टाठै भएर निस्केका छन् बस्ती पनि राम्रो छ निकै बस्ती पनि राम्रो छ घर पनि धेरै सुगर सफा टोयलेटहरू आदि इत्यादिहरू बनाइएका छन् अन्य गाविसमा टोलमा जानुहुन्छ दलितहरूको घरको चर्कीहरू उसको घर वरिपरि करेसोबारीहरू त्यस्तो हुँदैन भन्छन् अलिकति फोहोर हुन्छ भन्छन् तर यहाँ चाहिँ देख्न पाइएन नि त्यस्तो है त्यहाँ त्यस्तो देख्न पाइँदैन र यसै गाउँका एकजना पाको व्यक्ति हुनुहुन्छ एकजना दलित अगुवा हुनुहुन्छ यहाँको शुभ नाम चाहिँ ज्ञानबहादुर विका ज्ञानबहादुर विकाजी यस ओडाका अन्य जातिहरूले पनि भने कि हाम्रो यो दलित बस्ती वडा नम्बर छ जुम्लादी गाउँ एउटा उदाहरणीय छ सफा सुग्घर सभ्यताको हिसाबले शैक्षिक र अनुशासनको दृष्टिले एकदमै उदाहरणीय छ अन्य जाति भन्दा भन्छन् यो तपाईँहरूको दलित अगुवाहरूको योगदानबाट भएको या यहाँका तपाईँहरू दलितका नयाँ पिँढीबाट भएको यो यसको चाहिँ अहिले यति चाहिँ अनुशासन गराउने यो हाम्रो योगदान हो होइन जो अहिले हामीले त्यहाँको चाहिँ एउटा प्रतिनिधिमूलक हामी हर्कै राजनीतिमा त्यहाँ चाहिँ एउटा जिम्मेवारी व्यक्ति रहेका छौँ त्यसै फेरि उहाँहरूलाई अहिलेको युवाहरूलाई हामीले प्रशिक्षण दिएका छौँ सगर सफाइको लागि र उनीहरू आफ्नै चाहिँ अब यसो हुनपर्छ भन्ने तहमा यसरी चाहिँ हामी माथि जान सकिन्छ भन्ने तहमा पढ्ने विषयहरूको लागि उहाँहरूलाई धेरै चाहिँ हामी यहाँका अगुवा साथीहरूले उहाँहरूलाई हामीले सम्झाउने बुझाउने गर्छौँ त्यसैको लागि उहाँहरूलाई एउटा प्रभाव पर्यो हिजोका चाहिँ अब यिनी सडे पढेका खाने बाट हामी अन्त्य गरायौँ हामी खाँदै खाँदै म पनि एउटा दलित हुँ सरहरू यहीँ हुनुहुन्छ अहिलेसम्म म जाँड रक्सी यो खाएको पनि छैन र अब मैले खानेलाई यो चिज खान हुँदैन भनेर हामीले यो रोक्का गरेका छौँ धेरै अहिले निसाहरू नखाने दलित नै छ नम्बर भेटे बरु अन्य जातिमा अन्य जातिमा बढ्दै हामीले देखेका छौँ लोड्दै पढिदिन्छ न स्वयं मलाई देख्दा उहाँहरू दाई गल्ती भयो आज तपाईँसँग म कुरा गरे लाग छैन भनेर बढ्दै अन्य जातिहरूले भन्छन् भने हाम्रा दलितहरू एकदम सक्षम छन् र एक आधा खाने केटाहरूले पनि म भएको ठाउँमा प्रयास जति मैले खाएको देखेको छैन भएर खाँदैनन् पनि लुगाउँछन् हिजा खानपिनकै कारणले जाँडरक्सीकै कारणले दलितहरू झुक्नुपर्ने अवस्था थियो भनेपछि अहिले बरु अरू जाति झुक्नुपर्ने अवस्था छ तर तपाईँहरू झुक्ने अवस्था हाम्रो झुक्ने अवस्था छैन कुनै पनि सेक्टरमा हामी कुनै तहमा अहिले पछाडि बस्नु मलाई महसुस लाग्दैन किन भन्दा अहिलेको हेर्दा हाम्रो चाहिँ अब त्यहाँको शिक्षकको रूपमा पनि केही साथीहरू अहिले चाहिँ कर्मचारी चाहिँ शुभ तहको त्योभन्दा उपलो निकायको सम्म पनि पुगिसकेका छन् त्यसरी त्यहाँका चाहिँ अहिले विकासी कुराहरूमा एउटा चाहिँ बिजनेस कुराहरूमा त्यहाँ गाडी पनि त्यही दलित दुर्ग चलिरहेछन् धेरै गाडी यो पिपलधाराको हकमा कतिवटा गाडी चलाहन् लगभग अहिले दुईवटा तिनवटा ट्र्याक्टर चलिरहेछन् त्यसो गर्दाखेरि तपाईँको पठन पाठनको लागि पनि अहिले यस गणेश माविमा धेरै क्लासमा जुन क्लासमा तिनी छन् त्यसलाई अहिले मैले जितेको एक आधा व्यक्तिहरूलाई नत्र धेरै हाम्रै विद्यार्थीहरूले त्यहाँ चाहिँ पुरस्कारहरू लाने गरेका छन् पढाइमा पनि अब्बल छन् अब्बल छन् तिनको लागि हामीले अहिले हाम्रै छोरीहरूलाई हामीले के गरेका छौँ भने यदि हामी उनीहरूलाई धेरै चाहिँ यो खेलकुदमा भन्दा हामीले पढाइमा उनीहरूलाई चाहिँ हामीले समय दिएका हुन्छौँ हामीले चाहिँ घाँस खेती खेतीपातीतिर डिङ्गा बासातिर नलगाएर उनलाई पढाइमा चाहिँ ध्यान दिएका छौँ र उनीहरूलाई प्रत्येक चाहिँ हामी स्वयं बसेर टोल टोलमा गएर हामीले उनीहरूलाई एउटा चाहिँ प्रशिक्षण के दिन्छौँ भने हेर है अब हाम्रो चाहिँ नयाँ नेपाल यहाँबाट सुरु गर्नुपर्छ यो आगामी यो हाम्रो गाविसहरूलाई को चाहिँ अन्य जाति भएको लाई हामीले एउटा नयाँ सन्देश दिनुपर्छ र उनीहरूलाई हाम्रो तहमा जानुपर्छ छ नम्बर जस्तै हुनुपर्छ भन्ने एउटा हामीले यो चाहिँ लक्ष्यमा पुर्याउनु पर्छ भन्ने यो हाम्रो अध्ययन हो र लगभग म पनि बिस वर्ष इन्डियामा बसेँ त्यहाँदेखि लिएर यहाँ तिस सालमा आएँ तिस सालदेखि लिएर यहाँ धेरै परिवर्तन भएको मैले पाएको छु हस् धन्यवाद पलधारा वडा नम्बर छको जुम्लादी गाउँमा धेरै दलित बस्ती बाउली रहेको होइन झन्डै नब्बे भन्दा बढी संख्यामा रहेको र छिमेकी नयाँ गाउँ एकमा पनि दलितहरू चालिस बयालिस घरधुरी रहेको र त्यहाँको सरसफाई र सभ्यता हिजोको तुलनामा धेरै अन्तर अझ भनौँ ब्राह्मण क्षेत्रको भन्दा पनि अझ सभ्य र सरसफाई भनेर स्थानीय वासीले पनि तारिफ गरे यो अभियानका रूपमा लिए थियो र यस्तो सफल भइयो वा यो मूलत तपाईँको हामी चाहिँ एउटा विद्यार्थी जीवनदेखि नै बाहिरको एउटा अभ्यास podcast र विभिन्न क्लबबाट सञ्चालन गरेका विभिन्न खालको कार्यक्रमहरूले गर्दा हामी त्यो कार्यक्रमबाट प्रभावित भएर हामी पनि गाउँमा चाहिँ एउटा स्थानीय युवा भएको नाताले हामी पनि समाज परिवर्तनको लागि त्यहाँ भएका हरेक विकृति विसङ्गतिको विरुद्ध हामी पनि लाग्नुपर्छ भन्ने किसिमले केही कुराहरूलाई हामी अभियानकै रूपमा लिएर विशेष त हामी सरसफाइ कार्यक्रमलाई अभियानकै रूपमा लिएर आयौँ भने अनि केही कुराहरूलाई तपाईँको हामी विभिन्न खालका मिटिङ तपाईँको छलफलबाट पनि तपाईँको त्यहाँ आन्तरिक त्यहाँ समाजका जो अगुवा नेता अथवा तपाईँको भद्र बोलामीहरू हुनुहुन्थ्यो उहाँ भद्र बोलामीको रोगहरूमा चाहिँ हामी एउटा सरसफाइ अभियान साथसाथै तपाईँको थुप्रै खालका विकृत विस्मृति विरुद्धका तपाईँको कार्यक्रमलाई सुरु गऱ्यौँ र त्यो कार्यक्रमहरूलाई चाहिँ समाजको अगुवाहरूले पनि यो माननीय कार्यक्रम छ जसले चाहिँ समाजको परिवर्तन गर्न सक्छ भन्ने किसिमले हामीलाई हौसला प्रदान गर्नुभयो त्यो हौसलाबाट हामी अगाडि बढ्दै गयौँ र हामीले त्यहाँको समाजको चाहिँ सबै खालको परिवर्तनको लागि चाहिँ एक खालको पाइला चाहिँ अगाडि बढाउन काम गर्यो जस्तो यहाँ तपाईँहरूको यति एकानब्बे दुरी तपाईँको वडा नम्बर छमा मात्रै भयो यो पिपलधाराको होइन त्यसै गरेर नयाँ गाउँ वडा नम्बर एकका पनि झन्डै बयालिस दुरी छ भन्नुभयो यिनीहरूको परम्परागत पेसा चाहिँ अगाडि बढिया छ कि लोप हुँदै गएको छ पेसागत रूपले हेर्दाखेरि त तपाईँको यो हिजो बिहान बा बाजेका पालादेखि जुन खालको पेसाहरू सन्तान गरिरहेको थियो त्यसले तपाईँको घरको जुन गर्जो टार्नलाई अलिकन अप्ठ्यारो भए हुनाले त्यो बा बाजेबाट पछिल्लो पुस्तामा आउँदाखेरि त्यो खालको पेसालाई चाहिँ उहाँहरूले चाहिँ अँगालेर तपाईँको त्यो आफ्नो चाहिँ गर्जो टार्न अप्ठ्यारो भए हुँदा धेरै जस्तो चाहिँ वैदेशिक बजारमा जानु थाल्नु अहिलेको अवस्थामा चाहिँ त्यो पेसा चाहिँ लोप हुँदै आइरहेको ए जस्तो तपाईँको अहिले एसएलसी पास गर्नेको सङ्ख्या कति होला अहिले भाइ बहिनीको पढाइप्रतिको रुचि कस्तो छ अहिले एउटा त नेपाल सरकारको यो तपाईँको हरेक विद्यार्थीलाई तपाईँको स्कुलमा ल्याउने जुन खालको एउटा अभियान सुरु भयो त्यो अभियानले गर्दाखेरि पनि धेरै विद्यार्थीहरू तपाईँको विद्यालयमा चाहने खालको बाटो त्यो विद्यालय व्यवस्थापन समिति विद्यालय अभिभावक सङ्घ र विद्यालयको शिक्षक गुरुहरू र समूहका समाजका चाहिँ अगुवा व्यक्तित्वहरू पूर्वभरमा तपाईँको विद्यार्थीलाई कसरी विद्यालयमा चाहिँ ल्याउन सकिन्छ भन्ने खालले चाहिँ विद्यालयबाट एउटा अभियान सञ्चालन गऱ्यौँ र त्यो अभियानभित्र रहेर तपाईँको धेरै जसो विद्यार्थीहरू यो विशेष त तपाईँको शिक्षाको महत्त्व जसले तपाईँको शिक्षाले नै हरेक कुराहरूलाई परिवर्तन गर्न सक्छ भन्ने हिसाबले तपाईँको सबैको एक खालको चाहिँ बुझाइ भयो र शिक्षाको महत्त्वको बारेमा उहाँले बुझ्नुभयो र त्यही हिसाबले अगाडि बढ्दै जाँदा शिक्षाको क्षेत्रमा तपाईँको एसएल एसएलसी पास गर्नेको सङ्ख्या भनेको अहिले झन्डै तपाईँको तिस भन्दा माथि छ भने तपाईँको प्रमाणपत्र उत्तीर्ण गर्नेहरूको सङ्ख्या छ सातजना पुगिसकिरहेछ र स्नातक गर्नेहरूको सङ्ख्या भनेको तपाईँको तिनजना छ भने तपाईँ प्राविधिक शिक्षामा पनि चार पाँचजना उत्पादन भइसकेको छ विशेष त तपाईँको अभाइलेबलको शिक्षा तपाईँको भेटनेरी अनि एग्रिकल्चर होइन यस्तो खालको शिक्षामा तपाईँको एउटा प्रमाणपत्र उत्तीर्ण गरेर बसेको अवस्था छ भने अर्कोतिर तपाईँको जस्तै मास्टर डिग्री गर्नेहरूमा पनि तपाईँको दुईजना हुनुहुन्छ जसले गर्दाखेरि तपाईँको जस्तै प्राविधिक शिक्षामा पनि तपाईँको एउटा फार्मेसी तपाईँको उत्पादन पनि भइसकेको अवस्था हो र अहिले तपाईँको निजामती कर्मचारीतिर पनि यो वार्डबाट तपाईँको तिन तिनजना सेवामा छिर्नु भएको छ एउटा तपाईँको बाबुराम डिक भन्ने चाहिँ खरदार लेभलमा चाहिँ नियुक्ति भएको छ ऊ चाहिँ के अरे यो पुनरावेदन अन्तर्गत तपाईँको रूपन्देही अञ्चल जिल्ला अदालतमा चाहिँ कार्यरत छ तपाईँको यो गाउँमै जनकल्याण प्राथमिक विद्यालय पिपलधारा छ त्यहाँनिर त पुरै दलितका विद्यार्थी रहेछन् कस्तो छ त्यहाँको सभ्यता त्यस विद्यालयले पनि यो गाउँलाई सभ्य बनाउन सरसफाइमा पुर्याउनका लागि केही जोड गर्यो कि क्या हो होइन त्यहाँ जो अध्यापन गराउने सरहरू हुनुहुन्छ त्यो अलिकन तपाईँको बाहुन समाजबाट आएको अनि क्षेत्रीय समाजबाट आएको भावनाले पनि तपाईँको यहाँको दलित दलितहरूलाई तपाईँको माथि उठान गर्नको लागि उहाँहरू पनि केही खाल ठुलो खालको एउटा प्रयत्न चाहिँ उहाँहरूले पनि गर्नुभएको छ विशेष गरेर सरसफाइ कुराहरूमा पनि विद्यालयबाट नै तपाईँको गाउँसम्मै तपाईँको एउटा सबैको घर घरमै तपाईँको एक खालको चाहिँ सञ्चार पुर्याउने ठाउँ चाहिँ विद्यालय भएको हुनाले उहाँहरूले पठन पाठन गर्ने सवालमा नै विद्यार्थीहरूलाई चाहिँ विद्यालयको कोर्सभित्र कुरा मात्रै नभएर अन्य दैनिक क्रियाकलापको माध्यमबाट पनि तपाईँको विद्यार्थीहरूलाई सरसफाइ गराउने तपाईँको प्रत्येक दिन चाहिँ नुहाएर नुहाउनुपर्छ ड्रेसअप त्यही खालको गर्नुपर्छ होइन नङ काट्नुपर्छ भन्ने खालको कुराहरूले विद्यालय विद्यालयबाट पनि सुरु भयो यो परिवर्तन त शिक्षाले ल्याउँछ भनिएको छ जुन यो शिक्षाको ढोकासम्म ल्याइ पुर्याउने यहाँहरूको माध्यम पछिल्लो चरण वैदेशिक रोजगार हो र यहाँका धेरै युवाहरू वैदेशिक रोजगारमा गएपछि यो गाउँको मुहार फेरियो सभ्यता लगायत आर्थिक विषयहरूमा पनि उहाँहरू फेरि यो भनिन्छ नि हो र यहाँ कतिजना जति कहाँ कहाँ हुनुहुन्छ अहिले वैदेशिक रोजगारमा त तपाईँ गल्फमा बिस पैँतिसजनाको सङ्ख्यामा हुनुहुन्छ अब इन्डियामा तपाईँको भारतमै तपाईँको छिमेकी देशमा तपाईँको पचास साठीजनाको सङ्ख्याभन्दा बढीमा हुनुहुन्छ भने तपाईँको युरोपमा पनि तपाईँको एकजना नरेन्द्र सुनार भन्ने दाई चाहिँ अस्ट्रेलियामा हुनुहुन्छ र उहाँहरूको चाहिँ सोच के भयो भनेदेखि चाहिँ हामी तपाईँको नपढेको कारणले गर्दा हामी वैदेशिक रोजगारमा खाडीमा आएर चाहिँ विश्वको विभिन्न मुलुकमा आएर चाहिँ हामीहरूले अलिकन अप्ठ्यारो महसुस हुँदा हुँदा पनि पैसाको लागि चाहिँ काम गर्नु पर्यो र हामीले चाहिँ बच्चा बच्चीहरूलाई हामीले दुःख गरेर पनि पर्छ भन्ने खालको मानसिकताका साथ विद्यार्थीहरूलाई तपाईँको विद्यालयमा पर्छ पठाउनुपर्छ पर्छ र शिक्षाको महत्त्व बुझ्यो भनेदेखि चाहिँ यसमा चाहिँ सबैको चाहिँ भविष्य उज्यालो छ भन्ने खालको कुराहरूमा वैदेशी रोजगार गएका साथीहरूबाट पनि एक खालको तपाईँको अन्तर्क्रियाबाट विभिन्न खालको अन्तर्क्रियाबाट पनि हामी त्यो खालको सुझावहरू पाउने गऱ्यौँ हामी स्थानीय लेभलमा बस्ने गर्दाखेरि